हाई एन्ड गुड आफ्टरनुन फेरि पनि I'm back after one week on this programme pop gallery right now control रुमबाट टेक्निकल्ली सपोर्ट मिलिरहेको छ टेक्निसियन पार्टनरद्वय Rijan Raj and this is यस दिलको साथी राजन दिल गुरुङ अनि तपाईँ सुन्दै हुनुहुन्छ radio Arpan hundred four point five megahertz okay alright तपाईँहरूलाई थाहै छ ह्याप्पी सटरडे वान फिएमको अर्पण खबरपछि लगभग वान हर म तपाईँहरूको साथमा रहनेछु प्रोग्राम पप ग्यालरीमा प्रोग्राम पप ग्यालरीलाई स्पोन्सर गरेको छ आसिया होम डेकरले चाहिँ आज पनि पप ग्यालरीमा म तपाईँहरूलाई एक नेपाली पप आर्टिस्टको बारेमा इन्फर्मेसन दिने गर्थेँ तर आज भने मैले स्टुडियोमा एक पपुलर चर्चित नेपाली पप आर्टिस्ट नै लिएर आएको छु उहाँको कुराकानी राख्नेछु र साथमा पप म्युजिक त छँदैछ वेल फ्रेन्ड तपाईँ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 कहाँबाट सुरु भयो के कसरी भयो त्यो बारेमा भनिदिनुहोस् मेरो सुरुवाती जीवन मेरो जन्मथलो स्याङ्जा जिल्ला स्याङ्जा दुई हजार चालिस दस उन्तिस र म चाहिँ स्याङ्जा जिल्लामा जन्मेको थिएँ भनौँ अनि त्यसपछि म दुई हजार अडचालिस सालदेखि चाहिँ म चितवनमै छु दुई हजार अडचालिस सालदेखि आठ वर्षपछि चितवन <coughs> आउनुभयो चितवन आउने पर्ने कारण चाहिँ के थियो मेरो बसाइसराई नै हुनु बसाइसराई कि म्युजिकलाई नै टार्गेट गरेर आउनुभयो त्यो त होइन मेरो बसाइसराई नै हो बसाइसराई नै हो अनि एसएलसी पनि यतै आएर दिनुभयो एसएलसीमा यतै एसएलसी कहाँबाट गर्नुभयो भानुमारी भानुमा बिएबाट गर्नु त्यसपछि त्यसपछि मेरो अब कलेज लेभल मेरो बालकुमारी कलेज होइन अनि यो म्युजिक क्षेत्रमा चाहिँ कहिलेदेखि आउनुभयो तपाईँ हजुर म म्युजिक क्षेत्रमा चाहिँ दुई हजार सन्ताउन्न सालदेखि दुई हजार सन्ताउन्न सालदेखि हजुर दुई हजार सन्ताउन्न सालदेखि अहिलेसम्म म्युजिक क्षेत्रमै हुनुहुन्छ हजुर हजुर अनि दुई हजार सन्ताउन्न सालमा चाहिँ कुन चाहिँ म्युजिक लिएर आउनुभयो तपाईँ दुई हजार सन्ताउन्न सालमा चाहिँ हामीले एउटा सङ्गीत सिक्ने क्रममा त्यहाँ साथीभाइहरूले एउटा प्रयास भाग्य भन्ने एल्बम निकालेको थियौँ त्यसमा चाहिँ मेरो पनि एउटा कलेक्सन गीत थियो प्रश्न गर्छु म भन्ने गाना होइन त्यो गाना चाहिँ मैले रेकर्ड गराएँ र रेकर्ड गराएर हामीले उन्साठी सालमा चाहिँ त्यसलाई बजारमा निकाल्यौँ एल्बम बजारमा आइपुग्यो तत्पश्चात मैले दुई हजार लगभग एकसठी सालमा चाहिँ त्यो गानाको फेरि म्युजिक भिडियो पनि बनाएँ अनि त्यसमा चाहिँ कन्टिन्यू सोलो एल्बम पनि गरेँ होइन अनि गर्दा गर्दा अहिलेसम्म चाहिँ कन्टिन्यू छु भन्नुपर्छ अनि कुनै ब्यान्डसँग आबद्ध हुनुहुन्छ कि हजुर मेरो प्रश्न ब्यान्ड थियो र अहिले त खासै मेमोरी त छैन होइन तैपनि त्यो प्रश्न एउटा त्यो लोगो लिएर चाहिँ म हिँड्छु भनौँ न प्रश्नलाई अझै पनि प्रतिनिधित्व गरेर हिँडिराख्नु भएको छ बिचमा अरू आर्ट आर्टिस्टहरू सदस्यहरू चेन्ज भयो भने एकदम मेम्बर चाहिँ चेन्ज छ अब मलाई चाहिएको बेलामा चाहिँ मेरो ब्याकअप ब्यान्ड चाहिँ म लिएर हिँड्छु जे होस् प्रश्न ब्यान्ड अझै पनि छ हजुर अनि दुई सालमा प्रश्न गर्छु म हजुर निकै नै चर्चामा आयो नि तपाईँको पहिलो गीत नै चर्चामा आयो मेरो पहिलो गाना थियो जस राम्रो भयो त्यतिखेर आम युवाको मुखमा चाहिँ यही गीत झुन्डेको पाइन्थ्यो यो गीत सुनाइदिनुहुन्छ कि अलिकति सुनाउनु पर्ने <laughs> थोरै सुनौँ है त हुन्छ प्रश्न गर्छु म प्रिय तिमीलाई धोका दिनु थियो त माया लायो किन यतिमा सुन्दा कस्तो होला एकदम ठिक छ <laughs> ओके यही गीत चाहिँ अब हामी म्युजिक ट्र्याकमा पनि सुन्छौँ राजा के पप ग्यालेरीमा फर्स्टसँग राखिहालौँ है प्रश्न गर्छु म प्रिय तिमीलाई धोका दिनु थियो त माया लायो किन सपनाको सुन्दर संसारमा यसै हल मलाई दियो किन प्रश्न गर्छु म प्रिय तिमीलाई धोका दिनु थियो त माया लायो किन चिनिदियो मलाई हाम्रा मिनाका मिठा ती छानै प्रश्न गर्छु प्रेम तिमीलाई निकै नै सेन्टिमेन्टल सङ्ग छ नि यो हजुर कतै तपाईँको जीवनमै घटेको त होइन अब त्यस्तो त नभनौँ लिरिक्स कसको थियो लिरिक्स मेरो आफ्नै थियो भनेपछि आफ्नै हो कि यो शब्द सङ्गीत भन्न खोजेको नि आफैले आफैलाई पो हो कि भन्नु जस्तो लाग्यो जस्तो तपाईँको गीतहरू भने तपाईँ एउटा भावना डुबेर लेखिन्छ नि होइन त्यही पनि भावनामै डुबेर लेखे हुनु न अझ पऱ्यो भने अझ बढी डुबिन्छ भन्ने सुनिन्छ नि खासै त्यस्तो चाहिँ तपाईँ यो म्युजिक क्षेत्रलाई रोज्नुभयो जहाँ कि म्युजिकसँग स्ट्रगल गर्न निकै नै गाह्रो छ हजुर कस्तो लाग्छ तपाईँलाई गाह्रो छ कि सजिलो छ होइन गाह्रो त कुनै पनि क्षेत्रमा त गाह्रो त गाह्रो छ नि पनि पैसा पनि अरू क्षेत्रभन्दा अलिक बेग्लै क्षेत्र छ गाह्रो छ होइन त्यही त चर्चामा आउन सक्यो भने दाम नाम सबै कुरो हुन्छ चर्चामा आएन भने अलिकता अप्ठ्यारो पनि हुन्छ खल्तीबाट पैसा मात्रै रित्तिने अवस्था पनि सिर्जना हुन्छ अनि तपाईँलाई यो सङ्गीत क्षेत्रमा लाग्नलाई चाहिँ प्रेरणा कसरी मिल्यो कसरी आउनुभयो प्रेरणा त खासै साथीभाइको सरसँग नै होइन मेरो फ्यामिली वातावरणमा चाहिँ यस्तो म्युजिक मलाई कोही पनि हुनुहुन्न अनि सायद म नै हुँ होइन त्यसले गर्दा पनि परिवारमा त्यति राम्रो सपोर्ट त थिएन पनि साथीभाइहरूको सरसङ्गतमा गर्दा साथीभाइहरूसँग बजार हिँड्दा गाउँदाखेरि नै आफूलाई चाहिँ त्यो क्षेत्र अझै सुटेबल रह्यो सङ्गीत क्षेत्रमा आउँदाखेरि तपाईँलाई परिवारको सपोर्ट मिलेन हजुर त्यस्तो राम्रो सपोर्ट चाहिँ थिएन भनौँ रोकटोक पनि थिएन होला नि त अरू रोक्त नभए लुकी लुकी गाउँदै गिटार बजाउँदै हिँड्थ्यो त्यही हो <laughs> सुरुवाती गीत नै हो दुई हजार सन्ताउन्नमा आएर प्रश्न गर्छु प्रेम म तिमीलाई निकै नै हिट भयो पहिलो गीत नै हिट भयो यसपछि त परिवारबाट सपोर्ट पनि मिल्यो होला त्यस पश्चात पनि मैले यो त्यति बेला त हामीले कलेक्सन एल्बम गऱ्यौँ होइन त्यस पश्चात चाहिँ हामीले दुई हजार चौसठीमा चाहिँ मैले सोलो एल्बम गरेँ यो प्रश्न सोलो एल्बम गरेँ अनि त्यो एल्बम बजारमा आएपछि चाहिँ यस परिवारबाट चाहिँ राम्रो प्रतिक्रिया पाएँ मैले यही गीतबाट चाहिँ चर्चामा आइसकेपछि यही गीतलाई नै टाइटल राखेर एल्बम निकाल्नु हजुर हजुर उक्त एल्बममा कतिवटा गीत समावेश गर्नुभएको मेरो सातवटा गाना थियो सातवटा थियो कुन कुन थियो अब प्रश्न गर्छु अनि तपाईँको जति रुनु रोइसके अनि परिजस्ती जस्तै सजिए कि स्कुले नानी अब यस्तै गीतहरू थियो अब भनेपछि सबै गीतहरूले चाहिँ यङ जेनेरेसनलाई नै टार्गेट गरिएको थियो हुन पनि हो पप गीत भनिसकेपछि यङ जेनेरेसनलाई नै टार्गेट हुन्छ अनि दुई हजार चौसठीमा लामो समय ग्याप भयो नि यस्तो थियो अब रेकर्डिङको समस्या थियो होइन अब त्यस्तै अब आर्थिक कुराहरू पनि समस्या हुन्छ त्यसले गर्दा चाहिँ मैले जस अब ग्याप गर्दै दुईवटा पनि फ्यामिलीले सपोर्ट नगरिरहेको एउटा गीत दुईवटा गीत रेकर्डिङ गर्दै कलेक्ट गरेर चाहिँ मैले चौ चौसठीमा चाहिँ मार्केटमा एल्बम निकालेँ चौसठीमा आएपछि बल्ल प्रश्न हजुर पुरा भयो हजुर उत्तर मिले त प्रश्न क्या उत्तर त वास्तवमा अझै पनि मिलेको छैन फेरि मैले अहिले सडसठी सालमा नयाँ एल्बम गरेँ ताङखोल भन्ने होइन त्यसमा चाहिँ बल्ल उत्तर खोज्दैछु फेरि <laughs> नेपाली अडियन्सबाट प्रश्न गर्छुबाट त उत्तर मिलेकै हो नि त्यत्र श्रोताहरूले त्यत्र अडियन्सहरूले चाहिँ किसान मगर भनेर पहिलो हिट माने तपाईँको यो प्रश्न गर्छु फेरि म तिमीलाई बाटो नै चिनिसकेको थिएँ अनि पछि दुई दुई हजार चौसठी सालमा आएर फेरि यही गीतलाई समावेश गरेर निकाल्नु भयो अनि यो तपाईँले म्युजिक सम्बन्धी कुनै ट्रेनिङहरू लिएर आउनुभयो कि एकैचोटि म चाहिँ वास्तवमा यो भोकल भन्दा नै म चाहिँ स्पेसल गिटारिस्ट भन्नु मलाई मलाई पनि मजा लाग्छ होइन किन मेरो सुरुवातै म्युजिकल करियरको सुरुवातै मेरो गिटारबाट गरेको मैले होइन गिटार सिक्ने क्रममा चाहिँ मैले अब धेरैजनासँग सिकेँ धेरै कुरोहरू बनाएँ होइन धेरै लामो समय पनि सिकेँ अनि त्यो सिक्ने क्रममा एज अहिले चाहिँ पनि सिक्दैछु सिकाउँदैछु होइन सिक्दैछु एकदम सिकाउनु भनेको त अझै आफूले पनि बढी सिक्नु हो नि त त्यही भएर हजुर अहिले सिकाउँदै पनि छु भनेर भन्नुभयो कहाँबाट कसरी सिकाउँदै हजुर अहिले मेरो समीक्षा साधना केन्द्र भन्ने एउटा इन्स्टिच्युट छ अब त नौ वर्ष नै भइसक्यो मैले त्यो इन्स्टिच्युट खोलेको पनि दुई हजार एकसठी सालदेखि त्यसमा चाहिँ आबद्ध छु भनौँ न दुई हजार सन्ताउन्न सालमा पहिलो गीत निकाल्नु भयो चार वर्षको पछि नै इन्स्टिच्युट खोल्नु भयो हजुर योभन्दा अगाडि तपाईँले यो सङ्गीत क्षेत्रमा आउनु अगाडि नै सोचिसक्नु भएको थियो यसरी म काम गर्छु भनेर त्यस्तो त सोचेको थिएन त्यस्तो सोच्नु भएको थिएन साथीभाइको सरसल्लाहले गर्दा प्रेरणाले गर्दा प्रश्न गर्छु प्रेमा तिमीलाई निकालिसक्नुभयो मार्केटमा हिट भइसक्यो दुई हजार चौसठी सालमा आएको एल्बमहरूमा पनि यिनै गीत छ हजुर अनि यसपछि कुन एल्बम निकाल्नु ताङखुल निकालेँ नि ताङखुल हजुर ताङखुलमा कतिवटा गीत छ ताङखुलमा सातवटा गाना छ होइन सातवटा मात्रै यो कालो कपाल अब केही बेरमा बज्छ यो पनि छ है हजुर यो फेरि एकचोटि तपाईँकै आवाजबाट जाओस् न गाह्रो हुनुभयो नि त हो पक्का पनि सिङ्गरलाई यसरी तडफेर थोरै गाउँ है त कालो कपाल कोरेर दुई चुल्टे बाटेर कालो कपाल कोरेर दुई चुल्टे बाटेर कताजना लाग्यो सोल्टिनी हो कताजना लाग्यो सोल्टिनी कताजना लाग्यो सोल्टिनी कताजना लाग्यो सोल्टिनी थ्याङ्क यू यो गीत स्टेजमा धेरै नै चलेको गीत छ मैले जहाँ पनि जान्छु चितवनको स्टेजहरूमा प्रायः यो कालो कपाल कोरेर निकै आइराखेको छ तपाईँलाई गाउन रमाइलो लागेर अथवा अडियन्सले यही खाले रुचाएर चाहिँ गाउनुहुन्छ कसरी के कारण यो गाना पनि राम्रो चलिदियो त्यसमाथि पनि अलिक डान्सिङ नम्बर पनि छ त्यसमा स्टेज अलिकति तताउन मिल्ने पनि छ होइन कतै यो स्टेजलाई नै टार्गेट गरेर गाउनु भएको त होइन मैले यो पनि त्यसै बाटोमा हिँड्दै हिँड्दै नै कम्पोज गरेको गाना होइन अनि फेरि त्यति बेला त यस्तै गीतको ट्रेन्ड थियो लोकपपको ट्रेन्ड थियो अनि हल्का म्युजिक चाहिँ अलिकति रकमा ढाल्नु त भन्ने हिसाबले मैले काम पनि गरिहालेँ अनि सोचेको थिएन यो गीत पनि यति चल्छ होला जस्तो लाग्दै थिएन मलाई तपाईँ singer lead guitarist musician arranger सबै हुनुहुन्छ तपाईँलाई मेन कुरा कसरी चिन्ने के चाहिँ विधाबाट चिन्ने तपाईँलाई अब एज अ एउटा सङ्गीतकर्मी हो होइन सङ्गीतकर्मी भनेर सँगसँगै सिङ्गर सिङ्गर त यसो हुनुभयो र हेर्दा पनि तपाईँ ह्यान्डसम हुनुहुन्छ हाइट पनि चट्ट मिलेको होइन कपाल पनि टक्क यो स्टाइल मोडलिङ क्षेत्रतिर चाहिँ लाग्नु भएन त्यतातिर अलि रहर भएन भनौँ मात्र सिङ्गिङतिर हजुर हुन्छ फेरि पनि गीत सुन्छौँ तपाईँको यो थाङ्कुले एल्बममा रहेको कालो कपाल गरेर अबको क्रममा यो गीत कसलाई सुनाउन चाहनुहुन्छ सम्पूर्ण हाम्रो अर्पण एफएम सुनेर बस्नुभएको थ्याङ्क यू र हाम्रो रेडियो अर्पण सुन्ने सबै अडियन्सलाई प्ले अन प्लिज कालो कपाल कोरेर दुई जुटे बाटेर कालो कपाल कोरेर दुई बाटेर जान लाग्यो सोटिने जान लाग्यो सोटिने जान लाग्यो सोटिने जान लाग्यो सोटिने सागरले हिँडाइ तिम्रो कम्मर नसालु हिँडाइ तिम्रो नजालु मुस्कान नगबेले हिँडाइ तिम्रो पारुले कम्मर नसालु हिँडाइ तिम्रो नजालु मुस्कान फिरेर आउँछ गरेर गुट्यो चुली फिरेर पाउँछ गरेर कता जान लाग्यो सोल्टिनी कता जान लाग्यो सोल्टिनी कता जान लाग्यो सोल्टिनी कता जान लाग्यो सोल्टिनी माने तिम्रो चुलो बोले रहेछ बेमानी हाम्रो केटा देख्यो कि त आँखा झिम्काउने माने तिम्रो चुलो बोले रहेछ बेमानी हाम्रो केटा देख्यो कि त आँखा झिम्काउने लाली पाउडर खसेर हातमा चोरी लाएर लाली पाउडर खसेर हातमा चोरी लाएर कता जान लाग्यो सोटिने कता जान लाग्यो सोटिने कता जान लाग्यो सोटिने कता जान लाग्यो सोटिने घर तथा कोठा सजावटका लागि तपाईँले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 बिहे गर्न लागेको भाइलाई किन कुर्ता खियाए हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पर्ने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै सरको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस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 आज आवासको बिहेमा गएको दुलालाई हेर्नु सट्टा सबैले मलाई मात्र हेरिराखेका थिए किन होला हेरिहाल्छन् नि यति राम्रो सुट लगाएर गएपछि त्यसमाथि Baglung Kali tailors and shirting suiting centre सिलाएको सुट पो त हजुर हामी कहाँ रेमन्ड विमल गिनी कपडा उपलब्ध छन् भने सिलाइ बुनाइ सम्बन्धी सम्पूर्ण कार्यहरू गरिन्छ साथसाथै विवाह बन्धको कपडाहरू पनि सुपथ मूल्यमा पाइन्छ सम्पर्क Baglung Kali tailors and shirting suiting centre Khairahani चार पर्स बजार proprietor Chitrabahadur Pariyar mobile number अन्ठानब्बे चार पचास अडसठी पाँच सय पचासी पुनश्च हामी कहाँ सम्पूर्ण स्कुलका शिक्षकका ड्रेसहरू पाइन्छ नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा यमाहाले ल्याएको छ नयाँ सौगात यमाहा हन्ड्रेड पर्सेन्ट जपनिज टेक्नोलोजीमा बनेको उत्कृष्ट model extra mileage extra pickup र स्मार्ट लुक्स भएको स्कुटर यमाहा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 कार्यक्रम pop gallery okay welcome back after this short commercial break म छु तपाईँको साथमा तपाईँको दिलको साथी राजन दिल गुरुङ र कन्ट्रोल रुममा हुनुहुन्छ टेक्निसियन पार्टनर द्वय रिजन एन्ड राज र आज आसिया होम डेकोरले स्पोन्सर गरेको प्रोग्राममा एकजना गेस्टको साथमा छौँ गेस्ट हुनुहुन्छ singer lead guitarist musician arranger Kisan Magar उहाँलाई फेरि पनि स्वागत गर्छौँ स्वागत छ किसन फेरि ब्रेकपछि अघि कुरा भयो तपाईँको पहिलो एल्बम प्रश्नको चाहिँ बढी चर्चा आयो किनभने प्रश्न सुरुवातमै हिट हिट हजुर त्यसैले प्रश्नको मात्रै कुरा गरी अन्य एल्बमहरू चाहिँ के के छन् जस्तै पहिलो कोसिस ताङकुल नमस्ते चितवनहरू थियो हजुर पहिलो कोसिस चाहिँ मेरो कलेक्सन एल्बम होइन त्यसमा चाहिँ सम्पूर्ण गानाहरू चाहिँ मेरो एरेन्ज थियो अनि एउटा चाहिँ म आफै गएको थिएँ अनि ताङखुल चाहिँ मेरो सोलो एल्बम हो त्यसमा चाहिँ सातवटा गाना थियो होइन अनि यो नमस्ते चितवन पनि मेरो सम्पूर्ण एरेन्ज मेरो आफ्नो एरेन्ज अनि एउटा गीत चाहिँ मैले आफै गाएको छु अनि यो एल्बमहरूमध्येका यो यो गीतहरूबाट तपाईँले भिडियो चाहिँ कतिवटा निकाल्नु भएको छ अहिले त जमुना भिडियोकै छ जस्तो तपाईँ कोही स्टेजमा गएर गाउँदाखेरि यो सुर त किसन मगरको हो किसन मर भनेको को होला जस्तो लाग्ने वातावरण पनि सिर्जना हुन्छ अडियन्सलाई अनि भिडियोहरू चाहिँ के कसरी निकाल्नु भएको छ कति निकाल्नु भएको छ प्रश्नको चाहिँ दुइटा बनाएको थिएँ प्रश्न फर्स्ट एल्बमको होइन प्रश्न गर्छु म र तिम्रो यासमा भन्ने र अहिले यो ताङखुल एल्बमबाट पनि मैले दुइटा भिडियो बनाएको छु कालो कपाल गरेर अनि प्रश्न गरेको थिएँ भन्ने यो प्रश्न गरेको थिएँ र प्रश्न गर्छु यो अझै फरक छ नि प्रश्न गर्छु तपाईँको फर्स्ट सङ्ग भयो टु थाउजन्ड फिफ्टी सेभेनमा निकाल्नु भएको त्यसपछि प्रश्न गरेको छु हजुर अहिले निकाल्दै हुनुहुन्छ त्यसको भिडियो यो निस्कियो भिडियो निस्किसक्यो कतिको चर्चा पायो भिडियोले त्यस्तो सोचे जस्तो चाहिँ भएन भन्नुपर्छ घाटा त परेन त्यस्तो त छैन त्यस्तो <laughs> धेरै आशा राखेको थिएँ तर जति फेरि अलिकति राम्रो चाहिँ सेकेन्ड एल्बम चाहिँ कालो कपाल अनि बन्दीपुरी स्याउ दुइटा गाना चाहिँ राम्रो फोनबाट पनि भन्नुपर्छ वेल फ्रेन्ड तपाईँ radio Arpan hundred four point five mega हर्चको प्रोग्राम पप ग्यालरी स्पोन्सर रहेको छ Asia home decor Asia home डेकरको बारेमा त्यति धेरै भन्न पाइनँ आज मैले विस्तृत जानकारीको लागि तपाईँलाई मोबाइल नम्बर चाहिँ ठिपाउँछु nine eight four five one four six four two nine र nine eight four five three four two eight seven seven तपाईँलाई घर सजावटका सामग्रीहरू आवश्यक परेको छ भने हाम्रै टाँडी बजार र नारायणगढको मेन रोड रोडमा जान सक्नुहुन्छ र विस्तृत जानकारी पनि लिन सक्नुहुन्छ आज टेक्निकल्ली प्रब्लमले गर्दा कार्यक्रम थोरै ढिलो सुरु भयो त्यसैले गर्दा हामी तपाईँसँग धेरै बेर रहँदैनौँ अब पनि प्रोग्राममा अर्को एउटा आवाज सुन्छौँ किसन मगरकै हजुर कुन गीत सुनाउन चाहनुहुन्छ प्लिज म काल के अरे बन्दी प्रेस बन्दी प्रेस हजुर अलिकता तपाईँको आवाजमा हुन्छ हामीसँग टाइम पनि छैन ओके राज लेट्स प्ले बन्दी पुरेस्याउ माथि हेर्दा लेख जस्तो लाग्यो हे तलबाट माथि हेर्दा लेख जस्तो लाग्यो थाक्यो कसम चोखो माया हे आउन माया सँगै बसी दुई चर्को शङ्ख हे माया सँगै बसे दुई चर्को शङ्ख बादलको घुम्टो ने ओके आजका हाम्रा पप आर्टिस्ट गेस्ट भन्नुपर्छ singer lead guitarist musician arranger Kisan मगरको भोकलमा रहेको ताङखुल एल्बममा रहेको बन्देपुरे स्याउ पनि सुनिसक्नु भएको छ अब कुरा गर्छु अब हामीसँग टाइम धेरै छैन किसानजी सटिङमा राख्नुपर्ने हुन्छ तपाईँका कुराहरू यी म्युजिकहरूले यी सङ्घहरूले तपाईँले कुनै अवार्डहरू कुनै पुरस्कारहरू हात पारेका छु मैले पहिलो एल्बमले चाहिँ कालिका म्युजिक पाएको थिएँ अनि दोस्रो एल्बम पनि मेरो नोमेसनमा परेको थियो दोस्रो एल्बम कालो गोपाल गाना पनि एवार्ड जितेको गीत चाहिँ कुन थियो जति रुनु रोइसक्यो भन्ने गाना जति रुनु रोइसक्यो आज टाइम अभाव छ यो गीत भन्ने बजाउनु भ्याउँदैन त्यसले कुन क्याटेगोरीमा अवार्ड लिरिक्समा पाएको थियो जति रुनु के भन्नु जति रुनु रहेछ अवार्ड पनि जितिसक्नु भएको छ अर्को नोमिनीमा परेको सङ्ग चाहिँ कुन थियो कालो कपाल परेर कालो कपाल यो पनि नोमिनीमा परेको थियो सिक्सटी यो सिक्सटी सेभेनमा अनि यसपछि अब आउने एल्बम के कस्तो तयारी छ एल्बम अब लिएर हुन्छ या हुँदैन मैले अब आउने एल्बमको नाम चाहिँ प्लानिङ गर्दैछु तर गीत चाहिँ अलरेडी रेकर्डिङ भइसक्यो गीतहरू आइसकेको छ तर एल्बमको नाम चाहिँ कसरी जुराउने भनेर चाहिँ दुविधामा हुनुहुन्छ अनि भिडियो पनि सायद मैले दोस्रो हप्ता हप्तामा सुरु गर्छु होला यो अब आउने अब आउने एल्बमकै सङ्गको चाहिँ भिडियो पनि गर्दै हुनुहुन्छ Um, एल्बमको नामै तयारी नगरिकन एकैचोटि भिडियो रियालिटी राखौँ कि भन्ने प्लानिङ गरेको तर स्योर चाहिँ छैन रियालिटी रियालिटी यथार्थ हजुर होइन हुन्छ किसानजी कार्यक्रम पप ग्यालरीमा आइदिनु भयो धेरै धेरै धन्यवाद तपाईँलाई पनि धन्यवाद यहाँसम्म बोलाइदिनु भयो थोरै मैले कुरा राख्ने बाटो पाएँ होइन अझ केही बाँकी छ भने पनि राख्न सक्नुहुन्छ अब छोटो त्यस्तो त केही पनि छैन अडियन्सलाई सङ्गीतलाई माया गरिदिनुहोस् होइन म त्यही भन्न चाहन्छु धेरै धेरै धन्यवाद किसन मगर हुनुहुन्थ्यो आज singer lead guitarist musician arranger Kisan Magar हुनुहुन्छ हुनुहुन्थ्यो उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै आजको प्रोग्राम पप ग्यालरी स्पोन्सर गर्ने आसिया होम प्रति अनि radio Arpan hundred four point five mega hertz र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमलाई ट्युन गरेर सुन्नुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णप्रति थ्याङ्क यू भेरी मच भन्दै आजको यो एपिसोडबाट म तपाईँको दिलको साथी प्रोग्राम पप ग्यालरीबाट अलवेज लभ नेपाली